लारा हो कि जवानीले हो कि जवानीले हो कि सबको नजर तिमी तिमीतिरै सबको नजर तिमी तिमीतिरै हेर्छन् जिब्रो टोकी चञ्चल भाछ मन चञ्चल भाछ मन काली चञ्चल भाछ मन चञ्चल भाछ मन काली चञ्चल भाछ मन सबको नजर त्यही ज्यानमा गएको छ ब्युटी भाषा 채우자 रूपी नयन तिम्रो हे हे मृग रूपी नयन तिम्रो भरिणको छै चाल भरिणको छै चाल चन्द्र जस्तो मुहार तिम्रो चन्द्र जस्तो मुहार तिम्रो रेशमी त्यो बाल चञ्चल भाछ मन चञ्चल भाछ मनका भएको छ ब्युटी भाछ्याउ झन् सबको नजर त्यही ज्यानमा गएको छ ब्युटी भाछ्याउ झन् रहेछौ तिमी गोरी रहेछौ तिमी गोरी यो ठिटोलाई घायल बनाइ यो ठिटोलाई घायल बनाइ लग्यौ यो दिल चोरी चञ्चल भाषा मन चञ्चल भाषा मन काली चञ्चल भाषा मन चञ्चल भाषा मन काली चञ्चल भाषा मन सबको नजर त्यही ज्यानमा गएको छ ब्युटी भाष्यौ झन् काली सबको नजर children.